नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल सरकारले असार आठ गते उपचुनाव हुने क्षेत्रमा सार्वजनिक विदा दिएको छ उपचुनाव हुने चितवन क्षेत्र नम्बर चार काठमाडौँको क्षेत्र नम्बर दुई बर्दिया एक र कैलाली छका सामुदायिक र संस्थागत विद्यालयमा भोलिदेखि लागू हुने गरी तीन दिन विदा दिएको छ त्यस्तै मतदान केन्द्र कायम भएका गाविस भवन नगरपालिका भवन र अरू कार्यालयमा समेत तीन दिन विदा गरिएको गृह मन्त्रालयले जनाएको छ उपचुनाव हुने सबै चार जिल्लाका सरकारी कार्यालय मतदान हुने दिन असार आठ गते बन्द रहने पनि मन्त्रालयले जनाएको छ यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले क्षेत्र नम्बर दुईमा भोलिदेखि आठ गतेसम्म मदिराजन्य वस्तुको उत्पादन ओसार पसार बेचबिखन र सेवन गर्न निषेध गर्दै उल्लङ्घन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतले देशमा रहेका समस्याको समाधान नेपाली कंग्रेसले मात्रै गर्न सक्ने बताउनु भएको छ आज बिहान भारतमा भएको पार्टीका भएको कार्यकर्ता भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको अवस्था र क्षमता जनताले हेरिसकेकाले अब कङ्ग्रेसले मात्रै निकास दिन सक्ने बताउनु भएको छ चितवनको क्षेत्र नम्बर चारमा चुनावी कार्यक्रममा सक्रिय हुनुभएका उहाँले नेपालीको समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने खुबी जनताले कङ्ग्रेसमा देखिसकेकाले कङ्ग्रेसप्रति जनताको विश्वास बढेको हो भन्नुभएको छ यही असार आठ गते हुने क्षेत्र नम्बर चारको उपनिर्वाचन नेपाली कङ्ग्रेसका उम्मेद्वारले भारी मतले जित्ने ठोकुवा समेत उहाँले गर्नुभएको छ नेता महतले देशमा रहेको सुकुम्बासी समस्याको समाधान महिला आदिवासी जनजातिको उत्थान र विकास रोजगारीको सृजना स्वास्थ्यमा सबैको पहुँच निशुल्क शिक्षाको प्रबन्धका लागि नेपाली कङ्ग्रेस दीर्घकालीन योजनामा लागिसकेकाले सबैले महसुस गर्ने गरी चाँडै नै कार्यक्रम आउने पनि बताउनु भएको छ यसअघि नेपाली कङ्ग्रेसको आयोजनामा हिजो साँझ भएको चुनावी सभामा उहाँले समयमा नै संविधान निर्माणमा कंग्रेस प्रतिबद्ध रहेको र संविधान बनेरै छाड्ने पनि दृढता व्यक्त गर्नुभएको छ कंग्रेसका युवा नेता धनराज गुरुङले कंग्रेसले सधैँ महिलालाई उच्च सम्मान गर्ने बताउँदै चितवन क्षेत्र नम्बर चारबाट दलित र जनजाति महिलालाई संविधान सभा सदस्य बनाउनु के महिलाप्रतिको सम्मान होइन भन्दै प्रति प्रश्न गर्नुभयो अर्का युवा नेता प्रदीप पौडेलले चितवनका मतदाताले विकास निर्माण चाहेको र त्यसका लागि रामकृष्ण घिमिरे भन्दा अर्को उपयुक्त उम्मेद्वार कोही हुनै नसक्ने जिकिर गर्नुभयो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता साझेदार कङ्ग्रेससँग सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायम नै रहने बताउनु भएको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नौ महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधव कुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको पनि उहाँले बताउनु भएको छ वैज्ञानिकहरूले बर्ड फ्लूको जोखिममा रहेको एसियामा खतरनाक क्षेत्र पहिचान भएको बताएका छन् अमेरिका बेलायत चीन बेल्जियम सेनेगल र भियतनामका वैज्ञानिकहरूले बर्ड फ्लूको भाइरस सजिलै फैलन र बाँच्न सक्ने अध्ययनबाट पत्ता लागेको भन्दै चीन बङ्गलादेश भारत भियतनाम लगायतका क्षेत्र जोखिमपूर्ण देखिएको बताएका छन् यच सेभेन एन नाइन भाइरसको संरक्षण पन्छीबाट मान्छेमा सरेको पहिलो पल्ट सन् दुई हजार तेह्रमा चीनमा पुष्टि भएको हो यो भाइरसबाट चीनमा चार सय तेत्तिसजना सङ्क्रमित भएकोमा बैसठी जनाको ज्यान गइसकेको छ वैज्ञानिकहरूले एसियाली क्षेत्रका आठ हजार पोल्ट्री बजारको निरीक्षणपछि जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको बताएका छन् बङ्गलादेश उत्तर भारत भियतनामको मेकोङ र रेड रिभर डेल्टा इन्डोनेसिया र फिलिपिन्सका टापु क्षेत्र जोखिम क्षेत्रका रूपमा पहिचान भएका छन् पन्छीबाट मानिसमा बर्ड फ्लू भाइरस सरेको चीनका क्षेत्र सबै क्षेत्र समान रूपमा जोखिमपूर्ण नदेखिएको पनि वैज्ञानिकहरूले बताएका छन् जो जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गरे पनि बर्ड फ्लूको भाइरस कसरी फैलन्छ भनेर भने खुलाइएको छैन र अन्तमा खेल समाचार विश्वकप फुटबलमा आज राति र भोलि बिहान तीनवटा खेल हुँदैछ पहिलो खेलमा राति पाउने दस बजे कोलम्बिया विरुद्ध आइभेरी कोस्ट पाउने एक बजे हुने दोस्रो खेलमा उरुग्वे विरुद्ध इङ्ल्यान्ड र भोलि बिहान हुने अर्को खेलमा जापान र ग्रिस भिड्दैछन् नेदरल्यान्डले गै रातिको दोस्रो खेलमा अस्ट्रेलियालाई दुई तिनले पाखा लगाएको छ यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ त्यस्तै बिहान सकेको अर्को खेलमा क्रोएसियाले क्यामरुन विरुद्ध शानदार जित हात पारेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग शून्यका विरुद्ध चार गोल खाएको छ हारसँगै वर्ल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ हवस् त अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग